कारण समस्यामा परेका नेपालीहरूको उद्धार र खोजीको काम तीव्र भइरहेको सरकारले जनाएको छ परराष्ट्र मन्त्रालयका प्रवक्ता दीपक दितालका अनुसार उद्धारका लागि पुगेको सरकारी टोलीले आवश्यक काम गरिरहेको छ समस्यामा परेका एघार जनालाई शुक्रबार राति काठमाडौँ ल्याइएको छ टोलीले समस्यामा परेका अरू नेपाली भेटेमा तत्काल उद्धार गरेर नेपाल पठाउने प्रवक्ता धितालले बताउनुभयो इजरायलमा भने त्यहाँको द्वन्दबाट नेपालीलाई कुनै पनि प्रकारको समस्या नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ कसैले समस्या भोगेमा त्यहाँबाट पनि नेपालीको पनि उद्धार गर्ने सरकारले जनाएको छ इजरायलमा रहेको नेपाली दूतावासले युद्धका कारण उत्पन्न असहज परिस्थितिबाट बस्न सुरक्षा निकायले जारी गर्ने सूचना र निर्देशन पालना गर्न नेपाली नागरिकलाई आग्रह गरेको छ इजरायलमा झण्डै छ नेपाली रहेको अनुमान गरिएको छ रौतडमा चिट्ठा वा लोटरीको नाममा करोडौं रुपियाँ ठगी हुन थालेको छ जिल्लामा समूह बनाई केही मानिसले साप्ताहिक लौटरी चिट्ठाको नाममा करोडौं रूपियाँको कारोबार गर्न थालेका छन् चिट्ठा खोल्ने समूहले एकपटकमा तीन हजार पाँच सयदेखि चार हजार सदस्य बनाउने गर्दछन् एउटा समूहले सदस्यता शुल्क बापत प्रति व्यक्ति तीन हजार दुई सयदेखि चार हजार रुपियाँसम्म असुल्ने गरेका छन् एकपटक चिट्ठा कार्यक्रम चलाउँदा कुल एक करोड अठाइस लाख र चार हजार लिनेले सदस्यता शुल्कको नाममा एक करोड साठी लाख रुपियाँ असुल गर्ने गरेका छन् साप्ताहिक रूपमा खोलिने चिट्ठामा मोटरसाइकलदेखि टेलिभिजन वर्षसम्म पुरस्कार राखिए पनि त्यसमा समेत ठगी गर्ने गरेको स्थानीय बासिन्दाको आरोप छ जिल्ला प्रहरीकारले रौतडका प्रवक्ता एवं डिएसपी भीम ढकालले कुनै पनि चिट्ठा लौटरी सञ्चालन गर्दा कानून बाहिर जान नमिल्ने बताउनुहुन्छ महोत्तरीको नगरमा बाख्राले बाली खाएको विषयलाई लिएर दुई परिवारबीच झडप हुँदा दुईजना गम्भीर घाइते भएका छन् हिजो बेलुकी किसानगर दुईका श्रीप्रसाद शाह सुनारको बाख्राले किसानगर तीनका रामशिष शाहको बाली खाएको विषयमा दुई परिवारबीच भएको विवाद झडपमा परिणत हुँदा दुवै पक्षका एक एकजना घाइते भएका हुन् घाइते हुनेमा अन्ठाउन्न वर्षका श्रीप्रसाद शाह र रामशिष शाहकी पचास वर्षीय श्रीमती द्रौपदी देवी शाह रहेका इलाका प्रहरीकारले बर्दिवासले जनाएको छ घाइते मध्ये श्रीप्रसादको अवस्था गम्भीर छ श्रीप्रसादलाई बर्दिवास नेवासमा उपचार हुन नसकेपछि थप उपचारका लागि भरतपुर ल्याइएको छ द्रौपदी देवीको भने धनुषाको लालगढ मोडल अस्पतालमा उपचार भइरहेको छ झडपमा संलग्न रामशिष शाहलाई इलाका प्रहरीकारले बर्दिवासले पक्राउ गरेको छ नेपाली कंग्रेस रत्नगर नगर समितिले बीपी कोइरालाको एक सयौं जन्म दिवसको अवसरमा आज रक्तदान कार्यक्रम गरेको छ सौराहा चोकमा जारी रक्तदानमा अहिलेसम्म बत्तीस जनाले रक्तदान गरेका छन् रक्तदान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 भनाइ छ मौसम हेरी सुप्रति सजग भई आफ्नो खेतबारीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ मौसम मौसम एस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो विदेशका समाचार चीनको दक्षिणी भागमा शक्तिशाली तुफान आएको छ चालिस वर्षमा आएको बलियो तुफानले जनजीवन प्रभावित बनाएको छ तुफानले छिमेकी मुलुक फिलिपिन्सलाई पनि प्रभावित बनाएको छ तुफानका कारण फिलिपिन्समा चौवन्न व्यक्तिको मृत्यु भइसकेको छ चीनको राष्ट्रिय जल वायु विज्ञान केन्द्रले वृहत तुफान रामासुन मध्याहपछि आइनान द्वीपमा प्रवेश गर्ने जानकारी दिएको छ यस तुफानको गति दुई सय सोह्र किलोमिटर प्रति घण्टा रहेको बताइएको छ यस तुफानले त्यस क्षेत्रमा व्यापक वर्षा गराउने अनुमान गरिएको छ यस क्षेत्रमा सन् उन्नाइस सय त्रिहत्तर पछि आएको यो नै सबैभन्दा ठूलो तुफान भएको बताइएको छ फिलिपिन्सको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदले मनिलालाई तुफानले प्रभावित बनाएको छ खेल समाचार अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नाइजेरियामाथि लगाएको प्रतिबन्ध हटाएको छ नाइजेरिया फुटबल संघलाई विघटन गर्दै अदालतले संघको नयाँ चुनाव गर्न दिएको निर्देशन अनुसार संघमा नयाँ पदाधिकारी चयन भएपछि फिफाले त्यसलाई गैर कानूनी भन्दै प्रतिबन्ध लगाएको थियो फिफाको प्रतिबन्धपछि नाइजेरिया सरकारले पुरानै संघ र संघका पदाधिकारलाई पुनः बहाली गरेपछि प्रतिबन्ध हटाएको फिफाले जनाएको छ प्रतिबन्ध हटेपछि नाइजेरियाको राष्ट्रिय टोलीले तथा क्लबहरूले अन्तर्राष्ट्रिय खेल खेल्न पाउनेछन् विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा नाइजेरिया फ्रान्ससँग पराजित भएपछि पछि अदालतले स्थानीय फुटबल संघ विघटन गरी नयाँ कार्यसमिति चयन गर्न निर्देशन दिएको थियो यस्तै ब्राजिलबाट घर फर्केका नाइजेरियाका फुटबल संघका पदाधिकारीलाई विमानस्थलबाटै पक्राउ गरी जेल हालिएको थियो जेल परेका फुटबल अधिकारी पनि रिहा भएका र उनीहरूले काम गर्ने वातावरण बनेको भन्दै फिफाले प्रतिबन्ध हटाएको हो अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक रातो किताब समयमा नछाप्दा संसद बैठक प्रभावित रातो किताब छाप्न अझै एक हप्ता कुर्नुपर्ने इराकमा द्वन्द्वको कारण समस्यामा परेका नेपालीको उद्धार र खोजी कार्य तीव्र भइरहेको सरकारको भनाई चीनको दक्षिणी भागमा आएको शक्तिशाली तुफानमा पनि चौवन्न जनाको मृत्यु व्यापक वर्षा गराउने अनुमान र नाइजेरियामाथि फिफाले लगाएको प्रतिबन्ध फुकुवा हवस्त बिहान दस बजेको अर्पण समाचार सकियो ध्रुवराज आज्ञा चाहन्छु नमस्कार यस अर्पण समाचारको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सोक Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one भोजनका लागि सुन्नु हजुर